हेलो नमस्कार नमस्कार तपाईँ भावना बोल्नु भयो होइन त भावनाजी तपाईँलाई धेरै धेरै बधाई छ जो गुल्मीको हर्दिनेटा गाविस वडा नम्बर चार धरमपानी भतेरपाटा निवासी माधव अरियाल र पुष्प अरियालकी छोरी तपाईँ यसरी अहिले नेपाल टप हुनुभयो छात्रतर्फ यहाँलाई धेरै धेरै बधाई दिन चाहन्छौँ हामी गुल्मीहरूको तर्फबाट तपाईँ ninety three point eight seven percent लिएर चाहिँ छात्र नेपाल टप हुनुभयो यसको श्रेय तपाईँ कसलाई दिन चाहनुहुन्छ सर्वप्रथम मेरो दाई अनि टिचरहरू अनि अनि तपाईँको प्रारम्भिक शिक्षा कहाँबाट सुरु भएको हजुर अनि अहिले कुनबाट एसएलसी दिनु भएको रे तपाईँले ए अनि अब भविष्यमा के बन्ने इच्छा राख्नु भएको छ अहिलेका युवा युवतीहरूमा सबैले चाहिँ डक्टर नै इन्जिनियर नै बन्छु भन्छन् किन होला गरे हुन्न एज चाहिँ कति भयो अहिले भर्खर सोह्र वर्षको उमेरमा नेपाल टप दिनुभयो है अनि सिङ्गो गुल्मी जिल्लावासीलाई के भन्न चाहनुहुन्छ तपाईँ गुल्मेली छोरी आज नेपाल टप हुनुभयो के भन्न भन्न चाहनुहुन्छ सबैको आशीर्वादले गर्दा नै यो सम्भव भयो होला त्यही भएर सबैलाई थ्याङ्क यू भन्न चाहन्छु गुल्मीबाट पनि अझै राम्रो रिजल्ट आओस् सबैले मेहनत गर्नु सफलता अवश्य पनि प्राप्त हुन्छ बाबा भावना यसपालि त जित छात्रको मात्रै भएन छात्रको पनि भयो किनभने अर्को नेपाल टपर दीक्षित हुनुहुन्छ नि दीक्षित पनि गुल्मेली तपाईँ पनि गुल्मेली दुवैले जित हासिल गरिदिनु भयो बडा खुसीको कुरा हो हाम्रो लागि गुल्मीको लागि होइन त दुवैजना गुल्मीका हुनुहुन्छ तपाईँलाई थाहा छ हजुर हजुर दुवैजना गुल्मीका हुनुहुन्छ धेरै खुसी लाग्यो अब म तपाईँको मम्मीसँग थोरै कुराकानी गर्न चाहन्छु है मम्मीलाई फोन दिनुहोस् बधाई छ छोरी त डक्टर बन्ने इच्छा राख्नु भएको छ तपाईँको इच्छा चाहिँ के थियो मेरो पनि सानैदेखि म यसले डक्टरै बनियो म भन्थेँ कि सानैदेखि हजुर अनि अब छोरीको चाहना जो भएपछि त मेरो पनि त्यही नै हो अनि छोरी भावना यो शिखरमा पुग्लिन् भन्ने सोच्नु भएको थियो <laughs> यस्तो त अलि सोचेको थिइनँ है तर यो सानो त सानैदेखि एकदम पढाइमा च्यालेन्ज वान क्लासदेखि नै फर्स्ट फर्स्ट भइराख्ने तर यतिको होला जस्तो लाग्थेन हुँदाखेरि अचम्म लाग्यो म अब तपाईँको श्रीमान माधव अरियालसँग कुराकानी गर्न चाहन्छु है त एकछिन हुन्छ हुन्छ सर ल उहाँलाई फोन दिनुहोस् हेलो नमस्कार माधवजी तपाईँलाई धेरै धेरै बधाई छ पनि धन्यवाद छ हजुर लगायत यो कार्यक्रम सुनेर बस्नुभएका सबै श्रोताहरूलाई धन्यवाद छ मेरो तर्फबाट माधवजी तपाईँ त मेरो ओजेलका खबरको नियमित श्रोता पनि हो के अरे होइन हजुर हो म तपाईँको कार्यक्रम सधैँ सुन्ने गर्छु र कार्यक्रम अति रोचक र राम्रो लाग्छ मलाई यस कार्यक्रमले घरेलु हिंसा लगायत विविध विषयमा उठान गर्ने गर्दछ र विशेष गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा गुल्मिलेहरूको शिर उचो पार्नेहरूलाई पनि खोजी खोजी चर्चामा ल्याउने गर्छ र त्यस कारणले गर्दाखेरि आज हामी तपाईँकी छोरी जसले नेपाल टप हुनुभयो उहाँप्रति बधाई र उहाँलाई चिलाउनका लागि आज हामी तपाईँहरूसँग टेलिफोन सम्पर्कमा छौँ यसको श्रेय चाहिँ कसलाई दिनुहुन्छ मैले यसको श्रेय खास गरेर भावनाकी आमा हजुर दिन चाहन्छु किन भन्दा त्यसको साथसाथै विद्यालयका शिक्षकहरू भावना आफै र भावनाको दाई भुवन अर्याल जसले दुई हजार उनसत्तरी सालको एसएलसी परीक्षामा नब्बे पर्सेन्ट ल्याएर उनले पनि त्यही शान्ति नमुना उच्च माविबाट एसएलसी गरेका हुन् हजुर र अहिले काठमाडौँमा इन्जिनियरिङको तयारीको सिलसिलामा काठमाडौँमा पढिरहेका छन् हजुर र उनले पनि विषयगत रूपमा बहिनीलाई निकै सहयोग गर्थे र मैले म पनि पेसाले शिक्षक नै भएको हुनाले खास गरेर व्यावहारिक रूपमा व्यवस्थापन गर्ने काम मैले गर्थेँ भने घरको माइक्रो लेभलको म्यानेजमेन्ट गर्ने शरीरलाई चाहिने आवश्यक सामग्रीहरू जुटाइदिने खानादेखि लिएर ड्रेसहरू देखेर स्टेसनरीहरू सबै व्यवस्थापन गर्ने काम उनको मम्मी पुष्पाले गर्थ्यो साथै सान्ति स्कुललाई पनि म यसको श्रेय दिन चाहन्छु अनि तपाईँले चाहिँ कुनमा पढाउनुहुन्छ सुन्नुहोस् न यस अवसरमा गुल्मी जिल्लावासीलाई के भन्न चाहनुहुन्छ म यस अवसरमा गुल्मी जिल्लावासी अथवा आउने फेसबुक युजरहरूले फिल्मीको बारेमा साह्रै राम्रोसँग दुईवटा विद्यार्थीहरू भावना र अर्को एउटा दीक्षित पौडेलको बारेमा लेखेर यति उत्साहित यति गौरवान्वित गराउनु भएको छ म गुल्ती पर्थेँ मेरो फेरि खास गरेर धरमपानी पर्थेँ मेरो फेरि एकदम आफ्नैदेखि मुटुदेखि नै सम्झना भरेर आएको छ सुरुबन्दी जिल्लाको मणिग्राम भन्ने ठाउँमा हजुर म समय समयमा जाने आउने गर्छु त्यसलाई मलाई मलाई निकै गर्व लागिरहेको छ फेसबुकमा जता हेऱ्यो निकै चर्चा छ सांसददेखि मन्त्रीदेखि पत्रकार मित्रहरूदेखि सबै पाठकहरूदेखि सबैको भएको देख्दा मलाई चाहिँ निकै गौरव महसुस भएको र यसरी गुल्मीको किनारी तपाईँले अगाडि जनतासम्म ल्याउन खोज्नु भएकोमा म हृदयदेखि तपाईँको रेडियो र तपाईँ पत्रकार मित्रहरू सबैलाई हृदयदेखि फेरि पनि आभार व्यक्त गर्न चाहन्छु र तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु यही मेरो छोरीको कारणले सबै हाम्रो गुल्मीको यसरी सम्बन्ध फेरि उजागर भएर मलाई अहिले यस्तो लागिरहेको छ कि म अहिले पुनः फर्केर फेरि गुल्मी धरमपानीको हर्दिनिटा नै त्यहीँनिर बसिरहेको जस्तो महसुस भएको छ र यसलाई साथीहरूले गर्नुभएको सहयोगप्रति म पुनः आभारी छु हुन्छ धेरै धेरै बधाई छ फेरि पनि र अब म तपाईँकी छोरी भावनासँग पुनः कुराकानी गर्न चाहन्छु प्लिज फोन दिनुहोस् न ल हस् ल भावनाजी जस्तो कि तपाईँ त यसरी नेपाल टप हुनुभयो एसएलसीमा तर तपाईँ जस्तै उमेरका किशोरीहरू होइन कक्षा आठ नौ पढ्दा पढ्दै लभको चक्करमा लाग्ने अनि विवाह गरेर भाग्ने र पढाइ चाहिँ अगाडि नबढाउने गर्दछन् त्यस्तो प्रवृत्तिलाई के भन्न चाहनुहुन्छ हजुर पढाइ छोडेर त्यसो त सीमा लाग्यो कहिले भविष्य राम्रो बन्न सक्दैन पढाइलाई इम्पोर्टेन्स दिन पर्छ सबसे पहिला हजुर अनि प्रेम र विवाहलाई यहाँले कसरी हेर्नु भएको छ होइन त्यस्तो त त्यो उमेर आएपछि आफै भइहाल्छ अहिले त्यो कुरा सोचेर त्यस्तो लाग्नुहुन्न है हुन्छ भावनाजी तपाईँ गुलमेली छोरी आज एसएलसीमा नेपाल टप भइन् त्यस्तै गरेर दीक्षित पनि नेपाल टप भए भन्ने खबरलाई ओजेलका खबरसम्म ल्याइ पुर्याउनका लागि सहयोग गर्नुहुने ग्यावा संचार अभियानका सञ्चालक एवं यस ओजेलका खबर युनिटका प्रमुख सहयोगी गोकर्णराज ग्यावालीलाई पनि विशेष धन्यवाद दिँदै तपाईँसँगको छोटो कुराकानी यही टुङ्गाउन चाहन्छु र धेरै धेरै बधाई र अझ शिखरमा पुग्दै जानु होला भन्ने शुभकामना पनि व्यक्त गर्दछु हस् है त हस् अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो अर्थ घरमा चरम गरिबी त्यसमाथि एकै परिवारका चारजना दृष्टिबिन अझ विडम्बनाको कुरा यसै वर्ष ती दृष्टिबिन मध्ये दुईजना सडक दुर्घटनामा परेर अपाङ्ग पनि बने उपचार गर्ने र पढ्ने कुनै उपाय थिएन जसले चन्दा मागेर पढ्दै गएर यस वर्षको एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भए यो कपिलवस्तु जिल्लाका एक परिवारको कथा हो कपिलवस्तुतिरका रेडियोका श्रोताले चिनेकै नाम हो जीवन बानिया जसको आवाजले श्रोता मन्त्रमुग्ध पनि हुनुहुन्छ तर ती जीवन बानिया दृष्टिबिन हुन् र लट्ठीको सहाराले रेडियोमा आउने जाने र विद्यालयमा पढ्ने गर्दछन् उनी मात्र होइन उनकी दिदी एक बहिनी र आमा समेत दृष्टिबिन छन् त्यस घरमा ती चारजना दृष्टिबिनहरूलाई मजदुरी गरेर पाल्ने भनेकै उनका बाबु हुन् त्यस्तो अवस्था अवस्थामा पनि चन्दा मागेर एसएलसी पास गरेका उनै जीवन बानियालाई टेलिफोन सम्पर्कमा ल्याई आज उनको जीवनको गोरेटो प्रस्तुत गर्न गइरहेका छौँ हेलो नमस्कार नमस्कार जीवन बानियाजी होइन त कपिल वस्तुबाट हजुर हजुर एकदमै म जीवन बानिया नै हो नगरपालिका शिवपुर हो अहिले कति वर्षको हुनुभयो अहिले म तेह्र अठार वर्षको हामीलाई खुसी लाग्यो कि तपाईँ एकै परिवारका चारजना दृष्टिबिन हुनुहुन्छ त्यसमध्ये तपाईँको दिदी पनि र तपाईँ पनि दुवैजना चाहिँ नि यस वर्षको एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो दृष्टिबिन भइकन पनि तपाईँहरूले एसएलसी पास गर्नुभयो धेरै खुसी लाग्यो र हामीले आजको जीवन गोरेटोमा तपाईँलाई लिएका हौ र तपाईँको कुराकानीसँगै मेल खाने गीतहरू पनि सुनाउने छौँ सायद तपाईँले ओजेल खबर सुन्दै आउनु भएको छैन त हजुर सर हामी एकदमै सुन्ने गर्थ्यौँ अनि अवस्थामा पनि हामी बिना गऱ्यो हुन्छ कि कसरी हुन्छ हामी त्यसलाई जसरी भए पनि सुन्छौँ धेरै साथीहरू सुन्नुहुन्छ र धेरै यो कार्यक्रम मनपर्छ पनि अनि बोल्न सकिन्छ अहिले तपाईँको बुवासँग हजुर सर बोल्न सकिन्छ दिनुहोस् न फोन है नमस्कार नमस्कार तपाईँ त तराई मूलको मान्छे नेपाली बुझ्न सक्नुहुन्छ हजुर अनि तपाईँको श्रीमती पनि दृष्टिबिन छोरा छोरी एकै परिवारका चारजना दृष्टिबिनलाई पाल्दाखेरि त निकै समस्या आउला होइन तपाईँले त आँखा देख्नुहुन्छ नि श्रीमतीले पनि देख्नुहुन्न अरू तिनवटा छोराछोरीले पनि देख्दैनन् ल ठिकै छ तपाईँ नेपाली बोल्न सक्नुहुन्छ तपाईँको छोरा जीवनलाई गरिदिनुहोस् फोन अनि तपाईँको दिदी हुनुहुन्छ अहिले त्यहाँ दिदीलाई दिनुहोस् न नमस्कार अनिताजी तपाईँलाई बधाई छ तपाईँ एसएलसी पास गर्नु बारे चाहिँ खुसी लाग्यो धन्यवाद सर अनि एसएलसी पास त गर्नुभयो उच्च शिक्षा हासिल गर्न सक्ने अवस्था छ कि छैन तपाईँको सर म एसएलसी पास गरेदेखि घरै बसेछु अनि कम्प्युटर सिक्न जान भनेको त्यहाँ पाइएन भाइलाई पठाइदिन्छु भनेर फर्म भरिसक्यौँ अनि त्यहाँ पैसा बुझाइसकेपछि मन परी साथीहरूलाई हाले हामीलाई हालेनन् गरिएन कोही पनि अब के अरे अवसर पाए पर पढ्ने हो सर फर्स्ट डिभिजनमा अडसठी पोइन्ट टू सिक्स सिक्स भाइ पनि प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो तपाईँ पनि प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो दृष्टिबिन्दुहरूका लागि त यो त हौसलाको कुरा हो नि होइन एकदम हो सर मलाई गाडीले आन्द संसारमा दुई तिन महिना मात्रै पढ्न पाएँ खुट्टामा थियो हातको पाखुरा हड्डी उठुटे थियो टाउको बुटे थियो तिन चार दिन अस्पतालमा भइरहेको थिएँ त्यहाँ उपचार हुन नसकेर म भरतपुर बिस दिनमा बसेर आएँ खुट्टामा स्टिल पखालेछ सर अहिले अवस्था पढ्नको लागि छैन अनि भाइको अलिअलि मिल्ने जस्तो छ मेरो मिलेकै छैन सर म कहाँ पढ्ने के गर्ने अझैसम्म केही थाहा छैन अनि के अरे त्यही घरको स्थिति पनि कमजोर छ दुईजना दिदी बहिनी दुईजना देख्दैनौँ भाइ देख्दैन आमा देख्नुहुन्न त्यही बाबा मात्रै काम छ तपाईँको उमेर चाहिँ कति भयो नि अहिले म वर्षको भए सर अनि विवाह गर्ने सोच राख्नु भएको छ कि उच्च शिक्षा हासिल गर्ने सोच राख्नु भएको छ अब विवाह नगर्ने तपाईँ एक त दृष्टिबिन त्यसमाथि गाडीले हानेपछि तपाईँ अपाङ्ग पनि हुनुभयो होइन त निकै कष्टकर जीवनका बावजुद पनि तपाईँले एसएलसी पास गर्न सफल हुनुभयो है अनि के भन्न चाहनुहुन्छ जीवन र जगतलाई पनि भयो मलाई गाडीले हाने पनि तर पनि म पास भएँ म अबदेखि पढ्न पाएँ भने अवश्य पनि तपाईँहरू सहयोग गर्नुहोला अन्य सङ्घ संस्थाहरूको पनि जुन ठाउँ ठाउँमा हुनुहुन्छ अन्य व्यक्तित्वहरू पनि तपाईँहरू पनि सहयोग गर्नुहोला तपाईँहरूले गर्दा नै म अगाडि बढ्न सक्ने छु सर गरेर जीवन चलाउने आशा गर्दैछु सर हुन्छ अहिले जीवनलाई दिनुहोस् त फोन सर दृष्टिबिनहरूले के गर्न सक्दैनन् भन्ने खालको सोच पनि छ कतिपय मानिसहरूमा तपाईँ दुवैजना आर्थिक अवस्था अत्यन्तै कमजोर हुँदा हुँदै पनि एसएलसीमा उत्तीर्ण हुनुभयो तपाईँ जस्ता दृष्टिबिनलाई के भन्न चाहनुहुन्छ दृष्टिबिनलाई के भन्न चाहन्छु भन्दाखेरि हाम्रो समाजमा के पनि छ भन्दाखेरि यो दृष्टिबिनहरूले जति जे गरे तापनि तिनीहरूले भविष्यमा के नै गर्न सक्छौँ भन्ने एउटा सोच रहेको छ त्यसले गर्दा पनि हामी अगाडि बढ्न नसकेको अवस्था छ त्यसै तपाईँहरू त्यसैले जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ राम्रोसँग पढ्नु होला भनेर भन्न चाहन्छु सर जीवनजी तपाईँहरू दुवै दिदी र भाइले एसएलसी पास त गर्नुभयो तर तपाईँहरूको घरको चरम गरिबीका कारण उता आमा पनि तपाईँको दृष्टिबिन बहिनी पनि दृष्टिबिन तपाईँ पनि दृष्टिबिन र दिदी पनि दृष्टिबिन हुनुहुन्छ र तपाईँहरूलाई पाल्ने भनेकै तपाईँको बुवाको पाखुरो हो अहिले भनेपछि तपाईँहरूलाई अब उच्च शिक्षा गर्न निकै कठिनाई भइरहेछ भन्ने तपाईँको बुवाले पनि कुराकानी गर्नुभएको थियो चारजना दृष्टिबिन हो एउटा बाबाले नै हामीलाई कमाएर खुवाउनुहुन्छ अनि त्यसले गर्दाखेरि पनि पढ्नका लागि निकै नै अहिले समस्या भइरहेको छ सर म छ कलासदेखि नै हुन त म समस्या थियो म पढ्न सायद पाउँथेन होला तर पनि मौसममा जान्थेँ कक्षामा जान्थेँ हरेक ठाउँमा हरेक ठाउँका व्यक्तिहरूलाई भेट्थेँ अनि त्यसै गरी आफ्नो समस्याहरू भन्थेँ अनि मलाई कसैले आठ हजार कसैले दस हजार गर्छ अनि म बल्लै दिएको छ अनि त्यसले गर्दाखेरि गाह्रो भएको छ र अब भाडा टेरेर बस्न सक्ने हैसियत छैन पढ्न सक्ने हैसियत छैन अनि त्यसै गरी घरमा एउटा पाव मात्र भइसकेपछि अनेकौँ समस्याहरू छ र त्यसले गर्दाखेरि निकै नै गाह्रो हुने रहेछ अब कोही कतैबाट सहयोग प्राप्त भयो भने मात्र हामी पढ्न सक्छौँ नत्र भने हाम्रो भविष्य अन्धकार हुन्छ सर मेरो पनि भविष्यमा पत्रकारिता विषय लिएर पढ्ने थियो है पत्रकारिता विषय लिएर पढ्न चाहनुहुन्छ तर आर्थिक अभाव छ तपाईँलाई एकदमै छ मेरो सपना यो अधुरै हुन्छ जस्तो लाग्छ है तर पनि अब हेरौँ त कहाँसम्म सल्लाह गरिन्छ अनि मम्मी पनि जन्मजात दृष्टिबिन हो बहिनी पनि जन्मजात र दिदी पनि जन्मजात तपाईँ पनि जन्मजात दृष्टिबिन हो या पछि होइन सर हाम्रो यो जन्मदेखि नै हामी आँखा नदेख्ने हो त जन्मदेखि नै हामी दृष्टिबिन हो सर त्यो अवस्थामा पनि हामी चलिरहेको सर त्यही त तपाईँहरू बधाईका पात्र हुनुहुन्छ एकै परिवारमा चारजना दृष्टिबिन हुँदा पनि आर्थिक सङ्कट हुँदा पनि धेरै धेरै बधाईका पात्र हुनुहुन्छ तपाईँहरूको यो खबर सुनेर गरेका तपाईँ जस्ता दृष्टिबिनहरूले पनि पढ्नेतर्फ ध्यान दिउन् यसरी नै एसएलसी पास गर्नुपर्छ उच्च शिक्षा हासिल गर्नुपर्छ भन्नेतर्फ अगाडि बढुन् के भन्न चाहनुहुन्छ तपाईँ दिदी र भाइ पढ्नका लागि सहयोग गर्नका लागि के अपिल गर्न चाहनुहुन्छ भने गर्नुहोस्